हे हे ओ हो हो हो हे हे हे ओ हो हो हो कहाँ बात जिंदगी ने लायो यहाँ सम्मा भोलि बास का हो कसे सक्छ भन्ना भोली बास का हुने हो कसले सक्छ भन्न कहाँबाट जिन्दगीले ल्यायो यहाँसम्म कहाँबाट जिन्दगी ल्यायो यहाँसम्म भोलि बास कहाँ हुने हो कसै सक्छ भन्न भोलि बास कहाँ हुने हो कसले सक्छ भन्न la la la la la la la ra la la सुख टेकी पैतालाले दुःख राखे शिरमा भुल्न थाल्छ आफ्नै छाती दुखियाको पिरमा शिरमा फुल्न थाल्छ आफ्नै छाती दुखियाको पिरमा मान्छे हुँ म भन्नेलाई मान्छे नै हो नाता कोही हुन्छ जन्म दिने कोही कर्मदाता कोही कर्मदाता कहाँबाट जिन्दगीले ल्यायो यहाँसम्म कहाँबाट जिन्दगीले ल्यायो यहाँसम्म भोलि बास कहाँ हुने हो कसले सक्छ भन्न भोलि बास कहाँ हुने हो कसले सक्छ भन्न